भयो गलकुट नगरपालिका वडा नम्बर वडा तहका सहजकर्ताको लागि सुरु गरिएको प्रशिक्षणको आज पहिलो दिन बालमैत्री राष्ट्रिय प्रशिक्षण विष्णु चोबेले बाल अधिकार र ऐतिहासिक विकास क्रममा बाल अधिकारको सिद्धान्त सिकाई बालमैत्री स्थानीय शासन अवधारणा र विकास भनेको के हो सिएफआइजी किन र यसको कार्यान्वयनका चरणहरूको बारेमा सहजीकरण गर्नुभएको थियो कार्यक्रम गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको अध्यक्षता नगर शिक्षा अधिकारी रुद्रनारायण सापकोटाको स्वागत तथा गलकोट नगरपालिकाका प्रशासक प्रशासकीय अधिकृत तुलबहादुर बेकको सञ्चालनमा सम्पन्न भएको थियो गलकुट से सहकारी संस्था लिमिटेडको तेह्र वार्षिक साधारण सभा आज सम्पन्न भएको छ कोरोना भाइरस कोभिड उन्नाइसको कारण सिर्जित अवस्थालाई मध्यनजर गरी विभिन्न मिति तयार गरी सुरु गरिएको साधारण सभाको आज सम्पन्न गरिएको हो साधारण सभाको अवसरमा बोल्दै गलकुट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले सहकारीले बचत ऋणको मात्र कारोबार नगरेर अन्य उत्पादनशील गतिविधिहरू पनि सञ्चालन गर्नुपर्ने बताउनुभयो कोरोनाका कारण धराशय भएको आर्थिक पाटोलाई उकास्नको लागि पनि सहकारीको दायित्व रहेको भन्दै गैरेली सहकारीको नाम अनुसार क्षेत्रलाई समेत विस्तार गर्नुपर्ने बताउनुभयो उहाँले फरक प्रसङ्गमा देशमा राजनीतिक स्थिरता नभएसम्म आर्थिक समृद्धि नहुने भएकोले सहकारी तथा वित्तीय संस्थाहरूले वर्तमान राजनीतिक घटनाहरूले असर गरेको बताउनुभयो गैरेले वर्तमान कम्युनिस्ट सरकारले सामाजिक न्यायिक तथा लोकतान्त्रिक पद्धतिमाथि प्रश्न उठाउँदै देशले अराजक तथा तर्फ धकेलेको दावी गर्नुभयो साधारण सभामा सहकारीका सचिव सविलाल शर्माले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन साध्यक्ष वीरेन्द्र श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक नवराज गौतमले प्रस्तुत गर्नुभएको लेखा समितिको प्रतिवेदन पारित गरिएको थियो सभामा सहकारीका संस्थापक अध्यक्ष देवेन्द्र बहादुर खत्री सेयर सदस्य मञ्जु शर्मा बुलबहादुर केसी घनश्याम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 आधारभूत अस्पताल निर्माण हुने भएको छ स्वास्थ्य म तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाता नगरपालिका गलकुट नगरपालिका जैमिनी नगरपालिका र काठेकुला गाउँपालिकामा पन्ध्र पन्ध्र सयको आधारभूत अवस्था अस्पताल निर्माण गर्ने निर्णय गरेको छ भूगोल र जनसङ्ख्याका आधारमा पाँचदेखि पन्ध्र सयको अस्पताल निर्माण गर्ने नीतिअनुसार अहिले चार पालिकामा पन्ध्र सयको अस्पताल निर्माण गर्न लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तथ्याङ्क ब्याङ्कका अधिकृत सूर्य बहादुर खड्काले बताउनुभयो आर्थिक वर्ष दुई हजार अठहत्तर उनासीमा निर्माण हुने अस्पतालको लागि चालु आर्थिक वर्ष वर्षभित्रै विस्तृत गोड योजना तयार गरिने मन्त्रालयले जनाएको छ जिल्लाका सहपालिकामा यस अगाडि नै पालिका स्तरीय वा आधारभूत अस्पताल निर्माणका लागि बजेट विनियोजन भएको थियो अस्पताल निर्माणको लागि निसिकोला गाउँपालिका बडीगाँध गाउँपालिका बरिङ गाउँपालिका र ताराखोला गाउँपालिकामा गत मङ्सिर पन्ध्र गते शिलान्यास भएको थियो एकैसाथ अस्पताल शिलान्यास गर्ने भनिए पनि जग्गा व्यवस्थापन नहुँदा तमानखोला गाउँपालिकामा मङ्सिर बाइस गते गरिएको थियो भने बागलुङ नगरपालिकाले अझै शिलान्यास गर्न सकेको छैन बागलुङ नगरपालिकामा पन्ध्र निसीखोला गाउँपालिकामा पन्ध्र बडीघाट गाउँपालिकामा पन्ध्र तमानखोला गाउँपालिकामा पाँच बडेङ गाउँपालिकामा दस र ताराङखोला गाउँपालिकामा दस सयको अस्पताल निर्माणको लागि बजेट यस अगाडि नै निकास भइसकेको अधिकृत खड्काको भनाइ छ काठीकोलामा गाउँ काठीकोला गाउँपालिकामा अध्यक्ष अमर थापाले वडा नम्बर छ बिहुमा निशुल्क जग्गा व्यवस्थापनको लागि पहल गरिएको बताउनुभयो स्थानीय साउखोला सामुदायिक वनले वडा नम्बर छ सोलडाँडामा निशुल्क दस बाह्र रोपनी जग्गा प्रदान गरेको छ उहाँले भन्नुभयो हामीले छलफल गर्छौँ पछि यही पनि निर्माण हुन सक्छ ढोरपाता नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले अस्पताल निर्माणको लागि जग्गा व्यवस्थापन भइरहेको भन्दै यस विषयमा छलफल भइरहेको बताउनुभयो जैमिनी नगरपालिकाको उपप्रमुख लीला राणाले कुशविसेरा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तर वृद्धि गर्ने बताउनुभयो राणाले उक्त स्थानमा जग्गा केही कम भएको हुँदा कार्यपालिकाको बैठक बसेर थप छलफल गरी काम अगाडि बढाइने उहाँले बताउनु उहाँले बताउनु भयो गलकुत नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरीले आधिकारिक रूपमा पत्र आउन बाँकी रहेको बताउनु बताउनुभयो यद्यपि पन्ध्र सयको अस्पताल बनाउनको लागि नगरपालिकाले अहिले रहेको गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई नै स्तर वृद्धि गर्ने योजना रहेको उहाँको भनाइ छ हामीले आधिकारिक रूपमा जानकारी प्राप्त गरेका छैनौँ बाहिरबाट औ अनौपचारिक रूपमा सुनेका छौँ उहाँले भन्नुभयो जानकारी आयो भने छलफल गरेर प्रक्रियागत रूपमा अगाडि बढ्नेछौँ केन्द्र सरकारले अगाडि शिलान्यास भएका निसिकोला बडिका ताराखोला बरिङ र बागलुङ नगरपालिकाले पच्चिस लाख विनियोजन गरेको थियो भने तमानखोला गाउँपालिकाको लागि सत्तरी लाख रुपियाँ बज छुट्याइएको थियो बागलुङको रायडाँडा स्थित मध्य महाविद्याजन माध्यमिक विद्यालयको निर्माण सम्पन्न भएको छ भएको भवन भूकम्पले भत्काएपछि चार वर्षदेखि पठन पाठनमा समस्या परेको थियो पुननिर्माण प्राधिकरण मार्फत भवन बनेको हो बागलुङ नगरपालिका वडा नम्बर भूकम्पले विद्यालय छेद विच्छेद भएपछि चार वर्षसम्म बागलुङ नगरपालिका वडा नम्बर एघार रायडाँडाको महा विद्याचार माध्यमिक विद्यालयका विद्यार्थीले शास्ति खेपेका थिए शिक्षकहरूले विद्यार्थीले कहिले चौर चौरमा कहिले छाप्रोमा राखेर कोचाकोच बनाएर पढाउनु पर्ने बाध्यता थियो झरी पर्दा पढाइ नभएर घर फर्काउने समस्या पनि थियो चार वर्षपछि यस विद्यालय ठरिएको छ विद्यालय बनेकोले विद्यालय बालबालिकाले कक्षा कोठामा बसेर पढ्न पाएका छन् खुला चौरमा पढाउने समस्या हटेकोमा शिक्षक खेमप्रसाद शर्मा खुसी हुनुहुन्छ यहाँ अध्ययन गर्ने तिन सय पचहत्तर विद्यार्थीले अब पक्की भवनमा बसेर पढ्ने अवसर पाएको उहाँले बताउनुभयो नगरपालिकाभित्रका विद्यालयमा मापदण्ड पुरा गरे गरेर खुला खुलाउने निर्णयपछि यहाँ धमाधम पढाइ सुरु थालिएको छ यसअघिको ढुङ्गा माटोको भवन ध्वस्त भएपछि लामो समय विद्यार्थी र शिक्षकले शास्ति खेपेका थिए भूकम्प पुननिर्माण प्राधिकरणको जिल्ला कार्यान्वयन इकाइ मार्फत भवन निर्माण गरिएको हो भवन बनेपछि सुरक्षित स्थानमा राखेर पढाउन पाएको शर्माले बताउनुभयो इकाइले तिर त्रिसठी लाख बजेटबाट चार कोठे भवन र गत आर्थिक वर्षको त्रिहत्तर लाख बजेटबाट अर्को चार कोठे भवन गरी आठ कोठा निर्माण भएको थियो शिक्षा मन्त्रालयको सोह्र लाख रुपियाँ रुपैयाँमा अभिभावकले रकम थप गरेर बिस लाखमा अर्को दुई कोठी भवन समेत निर्माण गरिएको छ ती कोठा निर्माण भएपछि आधुनिक भवनमा राखेर पढाउन सकिएको हो यसले समस्या भोगेका बागलुङका चालिसवटा विद्यालय पुननिर्माण भइरहेका छन् निर्माणाधीन अधिकांश भवनमा लकडाउन पछि विद्यार्थी राखेर पढाउन थालिएको इकाइका शिक्षा शाखा प्रमुख मोतिरा प्रसाद सपाईले बताउनुभयो भवन बनेपछि विद्यार्थीले आरामले पढ्न लेख्न पाएका छन् शान्ति माध्यमिक विद्यालय खुङखानीका प्रधान प्रधानाध्यापक सत्यनारायण सिंहले भन्नुभयो आधुनिक भवनसँगै शिक्षामा गुणस्तरीयता पनि बनाउँदैछौ यहाँ गाउँपालिकाको लगानीमा समेत चार कोठे भवन बनेको छ एक कम्प्युटर शिक्षा शिक्षक सहित अन्य तीनजना शिक्षकको व्यवस्थापनमा गाउँपालिकाले सहयोग गरेको हो निर्माणको मापदण्ड अनुसार बनाउँदा तुलनात्मक दसदेखि पन्ध्र प्रतिशत महँगो पर्छ तर भूकम्पीय दृष्टिले भने बढी सुरक्षित हुने बागलुङ नगरपालिका तिन को विद्या मन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक शान्तमणि ढकालले बताउनुभयो धेरै खर्च भए पनि सुरक्षित भवन बनाइएको छ भजियो जोखिमको समस्याबाट ढोक्क छौ ढकालले भन्नुभयो शिक्षाको गुणस्तर बढाउन सुरक्षाको ग्यारेन्टी भएका भवनले पनि थप ऊर्जा दिने रहेछ भवन बनेको विद्यालयले लामो समयसम्म भवनको अभाव र समस्या भोग्नु नपर्ने उहाँले बताउनुभयो चालित चालु आर्थिक वर्षको लागि थप अडतिसवटा विद्यालय निर्माणाधीन छन् कोरोना प्रकोप र लकडाउनका कारण प्रभावित भएका काम अहिले ढिला गरी सुरु भएका छन् भूकम्पले सिटी पुगेका एक सय बाह्र विद्यालय मध्ये प्राथमिकताको आधारमा भवन बनाउने काम भइरहेको छ विद्यालय पुनर्निर्माण गर्न भौगोलिक अध्ययन गरेर प्रतिवेदन बुझाएपछि मात्र निर्माण अनुमति पाउने व्यवस्था छ पुनर्निर्माण प्राधिकरणको अनुदानमा विद्यालय बनाउनको लागि सम्झौतापछि मात्र भवन निर्माण स्थलको अध्ययन र लेआउट निकाल्नुपर्ने प्रावधान छ प्राधिकरणले लगानी गरेका सबै विद्यालयमा कम्तीमा चार कोथे भवन पक्की बनाउनु पर्ने प्रावधान राखेको हो बागलुङमै तिन कोथे भवन पाँचमा बनाउने लक्ष्य छ त्यसका लागि प्राधिकरणबाट पैँतिस लाख असी हजार दुई कोथे भवन अठारवटाका लागि तेइस लाख लाख नब्बे हजार रुपियाँको दरले अनुदान दिएको छ